विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा हो फुल जस्तो अनि कहिले काँडा जस्तो खै वास्तविकता के हो बुझ्नै सकिनँ मैले कहिले सामिप्यता जस्तो लाग्छ माया अनि म नजिकिन्छु तिम्रा हरेक सम्झनाका पलहरूलाई अँगालो हाल्दै कहिलेकाहीँ मृगतृष्णा जस्तो लाग्छ माया अनि तिर्खाउँदै पछि लाग्न मन लाग्छ मायाको तर कहिलेकाहीँ वितृष्ण जाग्छ मायामा अनि एक्लो भएर जिउन मन लाग्छ मलाई खै सक्नेहरूले त मायालाई मोती र ढुङ्गासँग तुलना गरेर मायालाई महँगो र सस्तोको तराजुमा तौलेर गए तर अह मैले तिम्रो मायालाई तौल्ने आँट गर्न सकिनँ सोचेको थिइनँ तिमी बिना पनि म यसरी बाँच्न सक्छु भनेर तर आज म बाँचेको छु कहिलेकाहीँ आफूभित्रको सम्वेदना मरिसकेको जस्तो लाग्छ किन पीडाहरूले पनि पीडा दिन सक्दैन मलाई किन रुँदा पनि आँसुको आभास गर्दिनँ म तर जब मेरी आमा रुँदा मेरो पनि आँखाबाट आँसु झर्छ अनि जब तिम्रो कमीको आभास गर्छु तब लाग्छ म मरेको छैन म जिउँदो छु आज तिमी टाढा छौ मेरो जिन्दगीबाट अनि भौगोलिक रूपमा पनि त्यसैले त म सिकिरहेको छु तिमी बिना पनि बाँच्न लाग्थ्यो संसार मायामा अडेको छ तर वास्तविकता संसार त मायाको आभासमा मात्र अडेको रहेछ माया त आँसुको भण्डार रहेछ त्यसैले आजभोलि यो मायाबाट विरक्तिएर टाढा हुन खोज्दैछु तिम्रा यादहरूबाट पनि थाहा छैन तिम्रो यादबाट टाढा हुन खोज्दा खोज्दै कतिखेर यो जिन्दगीबाट टाढा हुन्छु तर पनि वास्तविकता यही हो आज म तिमी बिना पनि बाँच्न सिकिरहेको छु आँसुका भेलाहरूसँग मित्रता गाँच्दै अनि तिम्रा यादहरूको तिखा धारहरूमा रेटिँदै हो म तिमी बिना पनि बाँच्न सिकिरहेको छु म तिमी बिना पनि बाँच्न सिकिरहेको छु सिकिरहेछु माया सिकिरहेछु सिकिरहेछु माया सिकिरहेछु तिमी बिना पनि बाँच्न सिकिरहेछु माया भन्नु काँडा रहेछ झिकिरहेछु मृग तृष्णा तिर्खा धाए जस्तो कहिले माया वरवर साथै भए जस्तो कहिले माया मृग तृष्णा तिर्खा धाए जस्तो नमस्ते अनि हार्दिक स्वागत छ तपाईँका बितेका पलहरूलाई तपाईँको मानसपटलमा ताजा बनाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने एक मात्र कार्यक्रम बितेका पलहरूमा सदा चाहिँ आज पनि तपाईँका केही मिलनका अनि केही बिछोडका पलहरू समेटिएको तपाईँका बितेका पलहरू बोकेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ यो कार्यक्रम रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com डट एनपीमा संसारभर सुनिरहनु भएको छ साथै हाम्रो पात्र लगायतका लोकप्रिय मोबाइल एप्लिकेसनहरू मार्फत पनि तपाईँ मेरो आवाजलाई सुनिरहनु भएको छ आज कार्यक्रममा मैले लिएर आएको छु अमरजीको बितेका पलहरूलाई अमरजीको यो कथालाई कल्पना लामा कुसुमजीले निबुवाटार पाँच आम्लिङ मकवानपुरबाट लेखेर पठाउनु भएको हो उहाँको यो कथा यो अघि पनि मेरो आफ्नै कार्यक्रम किन लाग्छ मायामा वाचन गरिसकेको छ उहाँको जिन्दगीको यो कथा सुरु हुन्छ यसरी चन्द्रजी विचारशील दुनियाँको गतिशील समय त्यस्तै गतिशील समयको परिवर्तनशील समाजमा समयको गतिसँगै परिवर्तित यो माया अनि मनको कथा र व्यथालाई खै कहाँबाट सुरु गरौँ कसरी खोजौँ यी मनभित्र लुकेका पीडाहरूलाई पत्थरमा बज्रिएको काँध जस्तै टुक्रिएको छ मुटु यो मन कागज जस्तै च्यातिएको छ हो आज पनि त्यही च्यातिएको फाटिएको लाचार अनि विवश मनलाई लिएर बाँच्दैछु म बस उनी निर्मोहीको यादमा जिन्दगी सोचे जस्तो कहिले नहुँदो रहेछ कल्पनाको गगनमा उड्न पनि सहज छ सपनाको संसारमा रम्न जति सजिलो छ यथार्थमा जिउन त्यति नै गाह्रो हुँदो रहेछ आफ्नो मनभित्रको मान्छे टाढिँदा मन साह्रै दुख्दो रहेछ कता कता बाँच्न कठिन महसुस हुँदो रहेछ आज पनि यो मनले उनलाई नै खोजिरहन्छ वरिपरि उनकै प्रतिबिम्बहरूको ढेर लगाएर असारको कुहिरो क्षितिजमा पुग्ने बाटो खोज्दै भौतारिए जस्तै व्यथाहरू मुटुका भडमा बिजुरसँग मडारिँदै थियो यही पीडा र व्यथारूपी भावनालाई विसर्जन गर्ने अभिप्रायले आज कार्यक्रमको एक अंश बन्ने प्रयास गर्दैछु म चन्द्रजी यो प्रेममय संसारबाट सायद कोही पर छैन र म स्वयं पनि रहन सकिनँ कुनै समयमा मैले पनि कसैलाई प्रेम गरेको थिएँ उनले पनि गर्थिन् त्यस समयमा उनी मलाई भन्थिन् कि अमर तिमी नै हो मेरो पहिलो र अन्तिम रोजाइ म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ मलाई अरू केही चाहिँदैन बस तिम्रो हातको एक चिम्टी सिन्दुर भए पुग्छ यस्तै भन्ने गर्थिन् उनी र म पागल उनको कुरालाई सत्य ठानेर बसेँ मन मुटुदेखि नै उनलाई पूजा गरे तर आज पाँच वर्षपछि आएर खै किन हो मेरो मायालाई आफ्नो मनबाट गलत त्याएर निकालिदिनु उनले हिजोका दिनमा मेरो शिरमा हात राखी लिएका ती शपथ आज झुठा ठहरिए तिमीसित केही ढाँट्दिन भन्नेले नै आज आफ्नो बाचा कसम तोडेर मनमुटुलाई नै पगाल्ने ती वचनहरू तोडे मलाई सदा सदाका लागि बिर्सिएर मलाई हमेसाका लागि भुलेर उनले बाछा कसम सबै तोडेर गइन् मसँग नाता तोडेर गइन् वचन तोडे कसम तोडे सत्य सत्य ढाड्दिन भन्नेले वचन तोडे कसम तोडे सत्य सत्य ढाडिन भन् सिन्दुरले पोतिदेऊ माया बाहेक अरू केही माग्दिन एकै चिम्टी सिन्दुरले पोतिदेऊ माया बाहेक अरू केही माग्दिन जुनी जुनी मा तिम्रै मुटु भित्र कसैलाई राख्दिन यस्ता यस्ता किरिया खाइ अन्त कतै लाग्दिन Medina ti तोड़े कसम तोड़े सत्य सत्य ढाडिन भन साथे म सदा उनलाई खुसी देख्न चाहन्थे सदा सुखी देख्न चाहन्थे हो हो निष्ठुरे म तिम्रै खुसी माग्छु सदा भगवान्सँग तिमीले त यो मनलाई कुहिएको खोक्रो फल सम्झी फ्याँकिदियो तर यो मनले तिमीलाई कहिले गलत ठानेन आज तिमीले छोडी गयौ त्यसलाई पनि म आफ्नै भुल ठान्छु मैले नै तिमीलाई माया गर्न जानेन होला सायद मेरो मायामा कमी भयो होला यही सम्झन्छु म मेरी उनीलाई सदा खुसी र सफलता मिलोस् बस यही भए पुग्छ मलाई हिजो पनि म आफूभन्दा बढी तिम्रै खुसी चाहन्थे र आज पनि यो अभागीको खप्परमा त खुसी लेखेको रहेनछ मेरै भाग खुसी पनि लिनु थिए म त जन्मिँदा नै अशुभ घडीमा जन्मेको मान्छे त्यसैले होला मलाई यो सुन्दर संसार देखाउने देवी नै परलौकिक बन्नुभयो आमाको ममता कस्तो हुन्छ त्यो त मलाई थाहा छैन तर बाबाले आमा बुबा दुवैको माया दिनुभयो मलाई अरूको हल्ली भनेर भए पनि मलाई पढाउनु भयो मलाई हुर्काउनु भयो मेरो बाबाले दुःखमा मलाई हुर्काउनु भएको भएर होला म दुखी नहोस् भनेर मेरो खुसी मेरो पहिलो रोजाइलाई स्वीकार्नु भएको थियो हो म पनि तिम्रै खुसीको लागि भने धन कमाउन परदेश गएँ यो संसारमा धन नै त्यो चिज रहेछ जसको सामुन्ने सबै कुरा फिक्का नै देखिँदो रहेछ हो चन्द्रजी त्यो खरको झुप्रोमा मैले मेरो बुढो हुनुभएको बाबालाई एक्लै छोडेँ अनि मेरी मायालुको याद भरेर अनि बाबाको सपनालाई पूर्णता दिनको लागि विक्रम सम्म दुई हजार सडसठी नौको महिना तेह्र गते म साउदीको लागि प्रस्थान गरेँ मेरी उनी गहवरी आँसु पार्दै मलाई विदा गर्दै थिइन् उनको आँखाको आँसु पुस्न नपाउँदै मैले आफ्नो भूमिलाई छोडेँ हेर्दा हेर्दै थाहा पाउँदा पाउँदै आकाशमा उडेँ म गाउँको सादा जीवन जिउँदै गरेको मान्छे एक्कासी परदेशको रणभूमिमा होमिन पुग्दा कस्तो भयो त्यो स्मरण गर्दा पनि मन भक्कानिएर आउँछ जसोतसो गरी दिन काटे कति दुःख झेले त्यो मलाई मात्र थाहा छ रातमा उनको यादले निन्द्रा दूर भाग्थ्यो दिनभरि काममा व्यस्त हुन्थे म उनको यादमा त्यो विदेशी भूमिमा मरुमलिन्थेँ जब केही क्षण फुर्सद हुन्थ्यो तब म आकाशमा उडिरहेका पन्छीहरूसँग मनमनै भन्थेँ हे पन्छी हो मेरो सन्देश मेरो आफ्नो मान्छेको मुटुसम्म पुर्याइदेऊ यो मुटु र त्यो मुटुको मिलन गराइदेऊ सायद उनी मेरो बाटो हेरेर हामी दुवैको मायाको संसारको कल्पनामा डुब्दै होलिन् हेचरी म सयौँ डाँडा पारेछु उनको लागि तडपदै सम्झनामा कल्पिएको छु तिमी बस मेरो सन्देश पुर्याइदेऊ उनीसम्म उनीलाई भनिदेऊ म उनलाई सम्झिरहेको छु उनको यादमा रोइरहेको छु उनको मायालाई मुटुमा सङ्गालेर उनकै सपनालाई साकार पार्ने सपना बोकेर बाँचिरहेको छु बस मेरो यही सन्देश पुर्याइदेऊ उनीसम्म मेरो यही सन्देश पुर्याइदेऊ उनीसम्म मेरो सन्देश बाटो कुर्दै होलिन् लैजा छरी मेरो सन्देश बाटो पुर्दै होलिङ म आउने दिन जसरी मेरो सन्देश बाटो कुर्दै होलिन् लैजा छरी मेरो सन्देश gare gare ga pa pa gare sa re gare gare gare sa far मेरो सन्देश यसरी नै काटे मैले त्यो दुई वर्ष अनि विक्रमसम्म दुई हजार उनासत्तरी एघारको महिना सात गते म आफ्नै गाउँ फर्की आएँ मेरो बाबा त्यही घरको चुहिने छानो टाल्दै बस्नुभएको थियो म घरमा आउने बित्तिकै उनलाई भेट्न गएँ विडम्बना उनी त अर्कै के भइसकेकी रहेछ साथी चन्द्र आफूलाई जन्म दिनुहुने बाबा आमासँग छुट्टिनु पर्दाको दुःखभन्दा अरू किनै हुन्छ र मैले उनको निम्ति आफ्नो बाबालाई समेत छाडेर परदेश गएको थिएँ आफू रोएर भए पनि उनीलाई हँसाउन खोजेको थिएँ उनी हुने बाटोहरूमा काँडा पन्छाउँदै हिँडेको थिएँ म आफू दुःखी भएर पनि उनीलाई सारा खुसी दिएको थिएँ त्यो पनि कमी भयो उनीलाई उनी अर्कै के भइसकेकी थिइन् हामी जस्तो गरिबीले थिचेर रहेकाहरूको लागि ईश्वरले पनि दया गर्दैन रहेछ चन्द्रजी पहिला मेरो आमालाई खुस्यो मबाट त्यसपछि मेरी दिदीलाई चोट माथि चोट थपेर दिन्छ दैवले मलाई सहेर बाँच्ने प्रयास गरिरहन्छु म के गर्नु आखिर उही न हो अभागी मेरो खप्पर सधैँ ठक्करै ठक्कर लाग्दो रहेछ मनभरि पीडाको भकारी बोकेर हिँडेको मान्छे आज कसैको साथ पाउँछु कि भन्ने सोचेको थिएँ तर आज उनले पनि साथ छाडेर गइन् उनले छाडेर गए पनि मैले उनलाई भुल्न सकिनँ उनले खाएका बाचा कसम झुठा भए पनि म त्यसलाई उनको बाध्यता ठान्छु सायद कमी कमजोरी मेरो थियो म जस्तो अभागीले हुन त उनलाई माया गर्नु नै भुल थियो उनी त सम्पन्न परिवारकी सायद मैले त्यो सुख दिन सक्दिनँ भनेर होला आज मेरो साथ छोडिदिएको यस्तै रहेछ माया कहीँ खुसी त कहीँ आँसु त्यस्तै रहेछ जीवन कहीँ मिलन त कहीँ बिछोड कहीँ पीडा त कहीँ बियो तर बाध्य भएर आज बाँचेको छु उनको खुसी देख्नकै लागि भए पनि म बाँच्नेछु आज उनकै साथीहरूले भन्छन् अमर तिमी किन चुप लागेर बस्छौ उनको परिवारलाई किन भन्दैनौ तर मेरो मनले मान्दैन उनको पनि आफ्नै व्यवस्था होला म उनको प्रशंसा सुन्न चाहन्छु बदनामी होइन आज कार्यक्रम मार्फत साथी चन्द्रजीको आवाजमा भन्दैछु तिम्रो जिन्दगीको निर्णय गर्ने म कोनै हो र तिम्रो निर्णय सही छ म त बस तिम्रो पाइला आफ्नो हत्केलामा थाप्न सक्छु तिमी जुन मार्गमा छेउ सायद सही मार्गमा छौ होला म तिम्रो बाटोमा काँडा बन्न चाहन्न मदेखि टाढा रहेर तिमी खुसी हुन सक्छौ भने म रोक्दिनँ तिमीलाई तिम्रो खुसी नै मेरो खुसी हो म मान्छु यथार्थमा तिमीहरू कसैको होले तर मेरो कल्पनामा सदा तिमी नै रहनेछौ मात्र तिमी हिजो तिम्रै खुसीको निम्ति बाँचेको थिएँ आज पनि बाँच्दैछु र सदा तिम्रै खुसी माग्नेछु भगवान्सँग यो अमर त तिम्रो लागि सायद मरिसक्यो होला तर तिम्रो माया यो दुखी अमरको मनमा सदाका लागि अमर बनिरहनेछ मेरो आफ्नो भन्नु नै तिमी थियौ तिमी पनि पराई भयो अब कसलाई आफ्नो भनौ म तिमीले पनि छाडी गयौ अब कसरी बाँचौ म अब त लाग्छ जिउँदो लास बनेर बाँच्नुभन्दा अरू विकल्प छैन मेरो मनको व्यथालाई जति पोख्यो त्यति नै बढ्दै जान्छ मेरो मनको वेदनालाई हुने साथी चन्द्रजी र कार्यक्रमप्रति आभारी छु त्यस्तै मनमा छताछुल्ल पोखिएका भावनालाई यसरी निश्चित आकार दिएर शब्दमा परिणत गराई रेडियोसम्म पुर्याइदिएकोमा बहिनी कल्पना लामा कुसुमलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजका लागि पत्रबाट आज्ञा चाहन्छु उही अमर दुखी बनेर तिमीलाई खुसी दिए सारा चिरेर तिमीलाई खुसी दिए सारा मैले माया गर्दा गर्दै किन हुन्छ टाढा किन हुन्छौ टाढा आफू दुखी बनेर तिमीलाई खुसी दिए श्रोता आज कार्यक्रममा मैले राखे अमरजीको बितेका पलहरूलाई अमरजीको यो कथालाई कल्पना लामा कुसुमजीले निबुवाटार पाँच आम्लिङ मकवानपुरबाट लेखेर पठाउनु भएको थियो उहाँको यो कथा यो अघि पनि मेरो आफ्नै कार्यक्रम किन लाग्छ मायामा वाचन गरिसकिएको छ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र तपाईँका पनि पारिवारिक तथा प्रेमसँग सम्बन्धित बितेका कहानी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ सल्लाह सुझाव एवं प्रेम कहानी पठाउनका लागि सबि सौगातको official Facebook page W W W dot Facebook dot com slash Sabi Saugat अनुरागमा म्यासेज गर्न सक्नुहुनेछ अथवा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघाहर्ज हेटौँडा चार नारायणी मलको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ विस्तृत जानकारीका लागि शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा फोन गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबि सौगात र डब्लु W W dot Sabi Saugat dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ अर्को हप्ता तपाईँकै बितेका पलहरू लिएर आउनेछु तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्री गर्दा गर्दै किन हुन्छौ टाढा किन हुन्छौ टाढा आफू दुखी बनेर तिमीलाई